माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित प्रधानमन्त्रीको शपथ भोलि तीन बजे भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रचण्डलाई भारत भ्रमणको निम्तो साझा यातायातका अध्यक्ष दीक्षितको अठार रोपनी तीन आना जग्गा जफत सुनको भाव दुई वर्ष यताकै महँगो दुई सय बयासी जना सवार इमिरेट्स एयरलाइन्सको विमान क्याट्स ल्यान्डिङ उत्तर कोरियाले परीक्षण गरेको ब्यालिस्टिक मिसाइल जापानको समुद्रमा खस्यो र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेलका लागि नेपाली टोलीको घोषणा रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरू आज रातिबाट सुरु हुँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र खबर अब विस्तारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्ड नेपालकै उन्चालिसौं प्रधानमन्त्री चयन हुनुभएको छ उहाँको पक्षमा तीन मत र विपक्षमा दुई दस मत खस्यो संसदमा आज कुल पाँच त्रिहत्तर सांसद मतदानमा सहभागी थिए उहाँ प्रधानमन्त्रीका एकल उम्मेद्वार हुनुहुन्थ्यो दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो यसअघि गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बन्नुभएका दाहाल दुई पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता पनि बन्नुभएको छ त्यस्तै संसद बैठक साउन चौबिस गते बिहान एघार बजेसम्मका लागि स्थगित भएको सभामुख ओन्सरी घर्तीले बताउनुभयो नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ भोलि गराउने तयारी गरिएको छ राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि बिहिबार दिउँसो तीन बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका संचार विज्ञ माधव शर्माले जानकारी दिनुभयो व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिनुभएको छ मोदीले टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई बधाई दिएको ट्वीट मार्फत जनाउनु भएको छ उहाँले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको पनि निम्तो दिनुभएको छ यसैबीच नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनिया राजदूत बु चुन्ताईले निवासमै पुगेर बधाई दिएका छन् प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भए लगतै राजदूत चुन्ताई पुष्पगुच्छा सहित दूतावासको टोली लिएर प्रचण्ड निवासमै पुगेका थिए उनले प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित भएकोमा चीन सरकारका तर्फबाट बधाई दिएका छन् निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रूपमा प्रस्तुत हुने बताउनु भएको छ व्यवस्थापिका संसदको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा अब एमाले कुन रूपमा प्रस्तुत हुन्छ भने सोधिएको प्रश्नमा उहाँको संक्षिप्त जवाब थियो जिम्मेवार रूपमा प्रस्तुत हुन्छ पत्रकारसँग कुरा गर्दै निवर्तमान उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकार सफल रहेको दावी गर्नुभयो र कठिन र चुनौतीपूर्ण घड़ीमा निर्वाचित हुनुभएकोमा दाहाललाई बधाई दिनुभयो संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति भएको प्रसंगमाथि टिप्पणी गर्दै उहाँले आफ्नो दलको पनि संविधानमा असहमति रहे पनि बहुमतले पारित गरेपछि मानेर अघि बढेको स्पष्ट गर्नुभयो मधेस आन्दोलनका क्रममा मृतकलाई शहीद घोषणा लगायतका विषय यसअघिको सरकारले पनि टुङ्गो लगाउन खोजेको उहाँले उल्लेख गर्नुभयो साझा यातायातका अध्यक्ष करकमणि दीक्षितको ललितपुर पाटन ढोका स्थित अठार रोपनी तीन आना जग्गा जफत गरिएको छ ललितपुर भूमि सुधार कार्यालयले आज हटबन्दी भन्दा बढी पाइएकोले उक्त जग्गा जफत गरिएको दावी गरेको छ सो जग्गा दीक्षितको घर कम्पाउण्ड भित्रकै भएको बुझिएको छ सुनको भाव दुई वर्ष यताकै महँगो भएको छ आज तोलामा पाँच सय रुपियाँले बढेर उनासाठी हजार पाँच सय रुपियाँ पुगेको छ भाउ बढेर भाउ दुई वर्ष अघिको मूल्यमा पुगेको हो अन्तर्राष्ट्रिय बजारमा सुन महँगिनुका साथै डलर पनि कमजोर भएकोले त्यसको प्रभाव नेपाली बजारमा परेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ यस्तै चाँदी पनि तोलामा दस रुपियाँले बढेको छ चाँदी तोलाको नौ सय बीस रुपियाँमा कारोबार भइरहेको छ भारत हुँदै वैदेशिक रोजगारमा गइरहेका सातजना महिलालाई प्रहरीले कैलालीको फुलबारीबाट उद्धार गरेको छ एकजना स्थानीय दलालले भारतको दिल्ली लगेर विदेशमा काम लगाइरहे काम लगाइदिने प्रलोभन दिएपछि धनगढी उपमहानगरपालिका अठारको बहुलिया घाटबाट पार गरेर भारत गइरहेका महिलालाई प्रहरीले आज उद्धार गरेको हो मोहना नदी पार गर्न ढुङ्गामा बसिरहेका बेला शंका लागेर पक्राउ गरेको बहुलिया सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेरसिंह कुबरे बताउनुभयो उद्धार गरिएकाहरूमा चितवनको लोथराजकी उन्नाइस वर्षीय रेजिना चेपाङ अठार वर्षीय रश्नी पर्जा उदयपुरको बलम्पा दुईकी त्रिचालिस वर्षीय विनेता परियार बेलटा नगरपालिका नौकी चालिस वर्षीय देवी राई छन् यस्तै सल्यानको सल्यान सातकी छब्बीस वर्षीय गीता बिका नवलपरासीको दाउन्ने छ कि बीस वर्षीय शर्मिला गुरूङ र बाइस वर्षीय कमला राई रहेका छन् खबरको सिलसिलामा अब देश बाहिरका खबर भारतको केरला राज्यको तिरुअङपुरमा दुबईका लागि उडेको इमिरेट्स एयरलाइन्सको बोइङ सात सात सात विमान आज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा क्याट्स ल्यान्डिङ गरेको छ एके पाँच दुई एक फ्लाइटको विमानमा चालक दलका अठार सदस्य सदस्यसहित दुई सय जना सवार थिए यात्रुहरूमा धेरैजसो भारतीय नागरिक छिन् अवतरणका क्रममा विमानबाट कालो धुवा निस्केको तस्विरहरू सार्वजनिक भएका छन् दुवैको सरकारी संचार माध्यमको कार्यालयले ट्विटर मार्फत विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको र कोही पनि घाइते नभएको जनाएको छ विमानस्थलमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि विमान उडान र अवतरणमा रोक लगाइएको छ उत्तर कोरियाले परीक्षण गरेको ब्यालिस्टिक मिसाइल जापानको समुद्रमा खसेको छ दक्षिण कोरिया र जापानका अनुसार उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर दूरी पार गर्दै आज जापानको समुद्रमा खसेको हो जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तरको एक यस कदम आफ्नो मुलुकका लागि गम्भीर चुनौती भएको बताएका छन् संयुक्त राष्ट्र संघले आणविक र ब्यालिस्टिक मिसाइल प्रविधि विकास गर्न प्रतिबन्ध लगाए पनि उत्तरले भने यसको अवज्ञा गर्दै लगातार मिसाइल परीक्षण गर्दै आएको छ अब खेल खबर विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत नेदरल्याण्डसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ मुख्य प्रशिक्षक जगत टमटा कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि वेन पछि राजु सहित छनौट समितिले पन्ध्र सदस्यीय टोली घोषणा गरेको हो नेपालले नेदरल्याण्डसँग साउन उन्तिस र एकतिस गते नेदरल्याण्डसमै खेल्नेछ नेदरल्याण्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले गएको भैरा बेलायतका विभिन्न क्लबसँग चार खेल खेलेको थियो नेपाली टोलीमा पारस खड्का ज्ञानेन्द्र मल्ल शक्ति गौचन शरद भेसुवाकर सोमपाल कामी सागर पुन विनोद भण्डारी राजु रिजाल कर्ण केसी अनिल मण्डल सन्दीप लामिछाने विक्रम सोप राजेश पलामी मगर र सुनिल धमला परेका छन् र रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरू आजबाट सुरु हुँदैछन् ब्राजिलको रियो दि जेनेरियोमा यही शुक्रबार रियो ओलम्पिकको औपचारिक उद्घाटन हुनेछ तर फुटबलका खेलहरू भने दुई दिन अगावै शुरू हुँदैछन् आज फुटबलको महिला इभेन्टतर्फ स्विडेन र दक्षिण अफ्रिका भिड्दैछन् उक्त खेल नेपाली समयअनुसार राति पाउने दस बजेदेखि शुरू हुनेछ पुरुषतर्फ भोलि हुने खेलमा इराकले डेनमार्कको सामना गरेको थियो सामना गर्नेछ रियो ओलम्पिकको फुटबलमा पुरुषतर्फ छब्बिस टीम तथा महिलातर्फ बाह्र टिम सहभागी छन् कुल अन्ठाउन्न खेल हुनुपर्ने भएकाले खेल तालिका मिलाउन औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन अगावै ओलम्पिकका खेल शुरू भएका हुन् ओलम्पिक फुटबलको पुरुषतर्फ समूह एमा ब्राजिल दक्षिण अफ्रिका इराक र डेनमार्क समूह बीमा स्वीडेन कोलम्बिया नाइजेरिया र जापान समूह सीमा फिजी दक्षिण कोरिया मेक्सिको र जर्मनी तथा समूह डीमा हन्डुरस अर्जेन्टिना पोर्चुगल र अल्जेरिया रहेका छन् यसैगरी गरी महिलातर्फ समूह एमा ब्राजिल चीन स्वीडेन र दक्षिण अफ्रिका समूह बीमा क्यानाडा अस्ट्रेलिया जिम्बावे र जर्मनी तथा समूह सीमा अमेरिका न्यूजील्याण्ड फ्रान्स र कोलम्बिया रहेका छन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक पुनः एकपटक माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित प्रधानमन्त्रीको शपथ भोलि तीन बजे भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रचण्डलाई भारत भ्रमणको निम्तो साझा यातायातका अध्यक्ष दीक्षितको अठार रोपनी तीन आना जग्गा जफत सुनको भाव दुई वर्ष यताकै महँगो दुई सय बयासी जना सवार इमिरेट्स एयरलाइन्सको विमान क्याट्स ल्यान्डिङ उत्तर कोरियाले परीक्षण गरेको ब्यालिस्टिक मिसाइलको जापानको समुद्रमा खस्यो र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्सको खेलका लागि नेपाली टोलीको घोषणा रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरू आज रातिबाट सुरु हुँदै हवस् त समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com